तथ संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा हिन्दू धर्मावलम्बीहरूले तुलसी मठमा पूजा अर्चना गरी आज हरिशैनी एकादशी मनाउँदैछन् पालनकर्ता भगवान विष्णु यसै दिनदेखि चार महिनासम्म समुद्रमा जलाशयन गर्ने ठानिन्छ यो चार महिनाको अवधिलाई चतुर्मास भन्ने गरिन्छ यस अवधिभर शुभ कार्य आरम्भ नगर्ने चलन छ यस अवधिभर बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा रोग व्याधि हुने भएकाले हिन्दू धर्मावलम्बीहरू तुलसी रोपी विष्णुको पूजा अर्चना पाठ गर्दछन् चालु आर्थिक वर्षमा चितवनबाट बाइस करोड बीस लाख रुपियाँ बराबरको केरा बिक्री भएको छ चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ सुवेदीले अहिलेसम्म पन्ध्र हजार मेट्रिक टन केरा चितवनबाट बिक्री भइसकेको जानकारी दिनुभयो अहिले पनि केरा काट्ने र बिक्री गर्ने क्रम चलिरहेको छ र आर्थिक वर्षको अन्त्यसम्ममा चितवनबाट सैतिस करोड रुपियाँको केरा बिक्री भइसक्ने उहाँले जानकारी दिनुभयो चालु आर्थिक वर्षमा पच्चिस हजार मेट्रिक टन केरा चितवनमा उत्पादन भएको उहाँले बताउनुभयो चितवनमा अझै पनि दस हजार मेट्रिक टन केरा तयारी अवस्थामा रहेको र त्यसको बिक्री मूल्य चौध करोड अस्सी लाख पर्ने उहाँले बताउनुभयो चितवनबाट उत्पादन हुने केरा मुख्यतया चितवनकै नारायणगढ टाँडी पर्सा क्षेत्रमा बिक्री हुने समितिले जानकारी दिएको छ चितवनका केरा काठमाडौँ पोखरा बुटबल र बागलुङ पुग्ने गरेको समितिले जनाएको छ चितवनमा गएको भदौमा आएको हावाहुरीले नौ करोडको क्षति पुर्याएकाले यस वर्ष अघिल्लो वर्षको तुलनामा किराको उत्पादन नबढेको समितिका अध्यक्ष सुवेदीले बताउनुभयो क्षति नभएको भए यस वर्ष चितवनबाट छयालिस करोड मूल्य बराबरको केरा बिक्री हुने रहेछ उहाँले भन्नुभयो सरकारले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालन गरेको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवन केरा खेतीका लागि छानिएको जिल्ला हो चितवनमा एक हजार छ सय बिघा क्षेत्रमा केरा खेती हुने गरेको चितवन केरा व्यवसाय समितिको तथ्याङ्क छ चितवनमा दुई हजार एकाउन्न सालदेखि नै व्यावसायिक रूपमा केरा खेती सुरु गरिए पनि दुई हजार बैसठी सालपछि यसले व्यापकता पाएको हो रत्नगर तेह्र जयमङ्गलामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्ने विपन्न समुदायले आय आर्जन मार्फत जीवनयापन सहज बनाएका छन् गरिबीका कारण बिहान बेलुका के खाऊ बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा सुकुम्बासीहरू आय आर्जनतर्फ उन्मुख भएपछि जीवनशैली फेरिएको हो लुमन्ती आवासका लागि सहयोग समूह रत्नगरद्वारा गठित आकृति महिला बचत तथा ऋण सहकारी संस्थाबाट सामान्य ब्याज दरमा ऋण लिएर बस्तीमा बस्तीका हरेक घरधुरीले केही न केही काम गरेका छन् मजदुरी गरेर घर चलाउँदै आएका सुकुम्बासीहरूले सहकारीद्वारा गठित समूहमा आबद्ध भएर आय आर्जनका कामहरू पनि गरेका हुन् सहकारीबाट दस हजार ऋण लिएर उनीहरूले किराना पसल बाख्रा बङ्गुर पालन तथा हस्तकलाका सामग्री बनाएर बिक्री गरेका छन् जसले गर्दा उनीहरूको जीवनयापन सहज मात्र भएको छैन दुई चार हजार बचत समेत गर्न सफल भएका छन् किराना पसल र हस्तकलाका सामग्री बनाउने काम सुरु गरेकाहरूले राम्रो आमदानी लिन थालिसकेका छन् भने बाख्रा बङ्गुर र गाई पालन गरेकाहरूले आमदानी लिने आमदानी लिने अन्तिम चरणमा रहेको प्रगति सुकुम्बासी टोल विकास संस्थाकी अध्यक्ष जमुना राउतले बताउनुभयो अहिले बस्तीका अधिकांशको जीवनशैली फेरिएको छ उहाँले भन्नुभयो महिलाहरू समूहमा आबद्ध भएर आम्दानीसँगै राम्ररी बोल्न सक्ने भएका छन् बस्तीका अधिकांश महिलाहरू समूहमा आबद्ध भएर मासिक एक सय बचत समेत गर्ने गरेका छन् पहिला ज्याला मजदुरमै जीवन चलाउनु पर्थ्यो अहिले जीवन चलाउन मुस्किल छैन दुई वर्ष अघिदेखि सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएकी दुर्गा पाण्डेले भन्नुभयो उहाँ आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक समितिकै सदस्य पनि हुनुहुन्छ पाण्डे र राउतकै सक्रियतामा बस्तीमा आय आर्जनको बाटो खुलेको छ रत्नगर नगरपालिकामा आन्तरिक आमदानी भन्दा प्रशासनिक खर्च बढी हुने गरेको पाइएको छ आन्तरिक आयले प्रशासनिक खर्च धान्न नसकेको भन्दै नगरपालिकाका विभागीय कर्मचारीहरूले नगरपालिकाले आन्तरिक स्रोतको खोजी गर्न आवश्यक रहेको बताएका छन् रत्नगर नगरपालिकाले हिजो आयोजना गरेको चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको तेस्रो चौमासीको सार्वजनिक सुनवाई कार्यक्रममा चालु आर्थिक वर्षमा एक करोड छयासी लाख प्रशासनिक खर्च हुने अनुमान गरिएको भए पनि दुई करोड एक्काइस लाख अडचालिस हजार खर्च भएको नगरपालिकाले जनाएको छ यसरी हेर्दा चालु आर्थिक वर्षमा नगरपालिकालाई प्रशासनिक खर्चमा पैँतिस लाख अडचालिस हजार घाटा भएको देखिन्छ त्यस्तै चालु आर्थिक वर्षमा छ करोड उनापचास लाख पचासी हजार बाह्य खर्च हुने गरेको अनुमान गरिएकोमा छ करोड अडचालिस लाख तेत्तिस हजार मात्र खर्च भएको छ कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख सीताराम पोखरेलले प्रगति विवरण प्रस्तुत गर्दै आन्तरिक आयको स्रोत नहुँदा आन्तरिक आयले पनि प्रशासनिक खर्च धान्न नसकेको बताउनुभयो सो अवसरमा आफ्ना गुनासा राख्दै नगरवासीले कार्यालयमा रहेका कर्मचारीको संख्या कटौती गरी प्रशासनिक खर्च कम गर्न नगरपालिकालाई सुझाव दिएका थिए कार्यक्रममा स्थानीय सन्दीप थापा त्यसै गरी शम्भुभक्त थपलिया र एक नारायण पौडेल विनिता पौडेल देवकला भट्टराई पार्वती पौडेल चन्द्रकान्त ओझा लगायतले नगरपालिकाको कार्य सम्पादनको विषयमा गुनासो गरेका थिए नगरवासीहरूको गुनासो सुनिसकेपछि नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले नगरपालिकाले एक्लै गर्न नसक्ने हुँदा सम्पूर्ण नगरवासीको साथ चाहिने उहाँले बताउनुभयो कार्यक्रममा रत्नगरमा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल ओलीले सञ्चालन गरेको कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगरको बकुलर चोकमा व्यवस्थित पार्किङको व्यवस्था मिलाउन स्थानीयले रत्नगर नगरपालिका समक्ष माग गरेका छन् स्थानीयवासीको तर्फबाट कल्याण टोल विकास संस्थाले हिजो नगरपालिकालाई पत्रचार गरी पार्किङको व्यवस्था मिलाउन दस दिनको समय दिएको हो कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले हस्ताक्षर गरेको मागपत्रमा बकुलर चोकमा टेम्पो लगायतका अन्य सवारी साधन अव्यवस्थित तरिकाले पार्किङ गर्दा सवारी आवाजातमा समस्या भएको दुर्घटना हुने डर भएको तथा बजार कुरूप देखेकाले व्यवस्थापनका लागि नगरपालिका समक्ष अनुरोध गरिएको उल्लेख छ चोकमा यात्रुको प्रतीक्षाका लागि टेम्पो पार्किङ नगर्न पटक पटक मौखिक जानकारी गराउँदा समेत चितवन टेम्पो व्यवसाय संघले वास्ता नगरेको भन्दै नगरपालिकालाई पहलका लागि अनुरोध गरेको संस्थाका अध्यक्ष ओझाले बताउनु भएको छ रत्नगरको बकुलर चोकदेखि जुटपानी पदमपुरसम्म दैनिक एक दर्जन दर्जनभन्दा बढी टेम्पो चल्ने गर्दछन् विभिन्न कारणले समुदायमा मानसिक समस्या भएका बिरामी भए पनि उपचारको लागि नजाने संस्कार रहेकाले त्यसले पर्ने हिजो पश्चिम चितवनको गुन्जानगरमा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरूले आउने आएका छन् मानसिक स्वास्थ्यका विषयमा काम गर्दै आएको टिपिओ नेपालले पश्चिम चितवनको गुन्जानगर हेल्थ पोस्टमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् मानसिक समस्या भएका व्यक्तिलाई समुदायमा रहेको स्वास्थ्य केन्द्रमा उपचार सम्भव गराउन परामर्श तथा उपचार निशुल्क गरिएको छ स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य कार्यालय मार्फत सहकार्य गरेको कार्यक्रमका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 सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनालाग्या चाहन्छु नमस्कार यो हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज म्याथ तथा साइन्सको परीक्षा नै नदिकन